पढेको छ लेखेको छ हेर्दा पानी राम्रो राम्रो मिठो बोल्छ हाँसिरहन्छ रिसाउँदैन कहिले मिठो बोल्छ हाँसिरहन्छ रिसाउँदैन उसले आफै आई लव यु भन्नु मलाई पहिले उसले आफै आई लव यु भन्नु मलाई पहिले तरको हो कहाँ बस्छ भन्दिन म अहिले मलाई माया गर्ने मान्छे भेटिसके